जीवन जीवनबाट जाने भइजाऊ मेरो जीवनबाट जाने सिउँदो तिम्रो अरूकै हातबाट रङ्गाऊ सिउँदो तिम्रो अरूकै हातबाट रङ्गाऊ तर तिमीपल्ट भेट्न छु तिम्रो लागि भन्थ्यो परे तिम्रो लागि मर्छु यदि तिमीलाई पाइन भने भन्थ्यो जे पनि गर्छु पाछु तिम्रो बाट भेट्न हो अन्तिम पल्ट भेट्न सिउँदो तिम्रो अरूकै हातबाट रङ्गाऊ सिउँदो तिम्रो अरूकै मरि जाऊ तिम्रो कसम तिमीलाई छाड्दिनँ भन्थ्यौ तिमीसँग साँच्चै मोटु अरूलाई भ तिन तिमीपल्ट भेट्न सिउँदो तिम्रो अरूकै हातबाट रङ्गाऊ सिउँदो तिम्रो मेरो जीवन बचल जाने पैसा मेरो जीवन बचल जाने ना